नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रोचाइमा लोकभाकामा कार्यक्रम रोचाइमा लोकभाका लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म छु तपाईँको आफ्नै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोक भाकाको यो श्रृङ्खला सुक्न सक्नुहुनेछ कार्यक्रम रोजाइमा लोक भाकामा तपाईँ पनि आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोहोरी भाकाहरू रोज्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोहोरी भाका कुराहरू रोजेर आफ्ना साथीभाइ इष्टमित्रलाई सम्झन सक्नुहुनेछ कार्यक्रम रोजाइमा लोकभाका साताको दुई दिन हामी उपस्थित हुने गर्दछौँ मङ्गलबार र बिहिबार आजको यो बिहिबार व्यवसायमा पनि उपस्थित भइसकेका छौँ अपरान्न चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पुर्याएर लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झनाहरू पनि राख्न सक्नुहुनेछ आफूलाई मन परे लोकदोरी भाकाहरू पनि रोज्न सोच्न सक्नुहुनेछ र आफ्ना साथीभाइ इष्टमित्रहरूलाई पनि सुनाउन सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा एउटा सुमधुर आवाज राख्छु लुकदोहोरी भाका र यो भाकापछि फेरि उपस्थित हुने नै छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला Thank you. सानो तिम्रो तस्बिर म तस्बिर पल पलमा छोइरहेछु सास पनि हेर्छु कि लाग्छ सानो तिम्रो तस्बिर रोकिएको सास पनि फेर्छु कि झिलक्छ सानो तिम्रो तस्बिर छुँदा 再一次。 बिरामी हुँदा रोकिएको सास पनि फेर्छु कि झैँ लाग्छ सानो तिम्रो तस्विर सुधा निकै नै मर्मस्पर्शी लोक भाका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ यिनै लोक भाकाहरूलाई तपाईँ पनि कार्यक्रममा आएर रोच्न सक्नुहुनेछ आफूले मन पराएका आफूले निकै नै मन पराउनु भएका लोकदोरी भाकालाई कार्यक्रममा आएर रोज्न सक्नुहुनेछ कार्यक्रम रोजाइमा लोक भाकाको श्रृङ्खलामा हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म छु तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर र कार्यक्रममा उपस्थित हुनको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँले नै रोज्नुभएका तपाईँले नै मन भएका लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिने गर्दछौँ र कार्यक्रममा आफूले रोज्नुभएका लोकदोहोरी भाकाहरूलाई आफ्ना साथीभाइ इष्टमित्रहरूलाई पनि सुनाउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार नमस्ते दादा के हामी बसी बस भन्नु पर्यो नि के छ तपाईँको नयाँ नौलो खबर गर्मी भइरहेछ नि कहाँबाट को बोल्नु भयो नि शक्तिखोरदेखि के भन्नुभयो सूर्य कुमार चेपाङ हुन्छ सूर्यजी कार्यक्रममा आउनु भएको छ आज कुन छ रोज्ने ए हुन्छ कसलाई सम्झिने मेरो साथीहरू जितेन्द्र लगायतका मेरो दिदीहरू अनि मेरो अनि तपाईँलाई अनि त्यो अर्पण परिवारहरूलाई अनि मलाई हुन्छ सूर्यजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार तिमीलाई सम्झे मन परे पानी पागल भइन् तर मेरी सानोलाई दोष दिन आकाशैमा जुन्छ रुको देख्ने आकाशैमा जुन्छ यो मायाले तडपाउँछ थाहा तर उनलाई सम्झे मन आउँछ रुखो देखिने आकाशैमा जुन छ यो मायाले पाउँछ थाहा छ तर उनलाई सम्झे मन छ गएन आकाशैमा जुन्छ रुको देखिने आकाशैमा जुन्छ यो मायाले तड़ पाउँछ थाहा छ तर उनलाई सम्झे मन रुन्छ उसलाई रोजे जुमेरो हाय कहिले मेरो हुना सघाइन आकाशैमा जुन्छ रुखो देखिने आकाशैमा जुन्छ यो मायाले तड पाउँछ थाहा छ तर यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा बेटर पावर बेटर माइलेज बेटर इन्जिन बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर वान एटी सिसी 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी जेठो र माइलोले कलेजमा कोरियन भाषा पढ्न गइहाल्दा मास्टर बाबुले भन्नुभएको सेप्टेम्बरमा जाँच हुँदैछ अरे जापानिज कोरियन युरोपियन इन्डियन तथा अस्ट्रेलियनहरूको प्रत्यक्ष निगरानीमा सञ्चालित नेपाल सरकारबाट मान्यता प्राप्त सेन्ट्रल कलेजबाट दुई हजार चौध अप्रिल सेसनमा जापान जाने विद्यार्थी भिजा प्राप्त गर्न सफल सतहत्तर जना र दुई हजार चौध भित्र कोरिया जाने नाम छनौटमा परेका चितवन र नवलपरासीका चार सय एकासी विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै विगतमा हजारौं विद्यार्थीहरूलाई विद्यार्थी भिजामा विभिन्न देशहरूमा पठाउन सफल सेन्ट्रल कलेजमा विद्यार्थी भिजा आइल्स एसएलसी प्लस टू कम्प्युटर कोरियन जापानिज लगायतका विभिन्न भाषा तालिममा नयाँ भर्ना खोलेको जानकारी गराउँदै समयमै सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ सम्पर्क सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रणाली काठमाडौँ शाखा कार्यालयहरू सही चोक नारायण घाट शून्य छपन्न पाँच बहत्तर दुई सय साठी सौराहा चौक पाँच त्रिसठी तिन सय पैसठी पर्सा पाँच तिरासी सात सय नब्बे कावस्वती थाना चोक अन्ठानब्बे चार पचास सडसठी छ सय छयासी सुनोवल अन्ठानब्बे चार पचास असी आठ सय सतासी र मिलन चोक सडक बुटवल अन्ठानब्बे एक बाइस उनपचास तिन सय तिस के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ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 शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यु मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे आल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ वाह यो जयपुरी कुर्ता सुरुवाल तेजो फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कस्तो लाग्यो यो नदी पुगेको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भने यहाँको ओम्नपट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी सटिङ सुटिङ साडी कुर्ता सलवार फाइबर सिरक ब्ल्याङ्केट विवाह व्रत बन्द एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक सौराहा चोक चितवन प्रोप्राइटर हरिकुमार श्रेष्ठ फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एकदम दाम उच्च दाम ओम नवदीप वस्त्रालय बेचाम किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका जिप्सन बोर्ड सिलिङ वाल पुटिङ कर्निस बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर नाथ करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी चितवन टाढी मनोरञ्जन केन्द्र सबै मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढूंगे धारा चिल्ड्रेन पार्क म्युजिकल सावर डान्स रेस्टुरेन्ट साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस वेबसाइट डब्लु डब्लु डब्लु डट एचएमके चितौन डट कम मनोरञ्जन केन्द्र आकर्षक घरेरीहरू बिक्रीमा खैरहनी सात चितवनमा अवस्थित पुरानो खैरहनी पर्साको मूल हाइवेबाट पचास मिटर आसपासमा खैरहनी उच्च मावि प्रहरी कार्यालय र वन कार्यालयबाट पाँच मिटर पश्चिम तर्फ साथै भुवानी शङ्कर कलेजबाट पाँच मिटर दक्षिण पश्चिम तर्फ रहेका आकर्षक घडेरीहरू बिक्रीमा छ विकासका पूर्वाधारहरू बाटो पिउने पानी विद्युत टेलिफोन लगायत अन्य सर्व सुविधा सम्पन्न घडेरीहरू खरिद गरी आफ्नो आफ्नो भविष्य सुनिश्चित पार्नुहोस् सम्पर्कका लागि रेशमजी मोबाइल अन्ठानब्बे शून्य एकानब्बे छयासी नौ सय त्रियानब्बे पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प स्नेहा ब्युटी पार्लर कस्मेटिक एन्ड फेन्सी स्टोर्स हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क स्नेहा ब्युटी पार्लर कस्मेटिक एन्ड फेन्सी स्टोर रत्नगर दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस यति राम्रो घर होइन यो ठुला वर्षेनी घरको तल्ला थपेको थपे थपेको थपे थपेको थपे के गरेर लक्ष्मी भित्र छ घरमा यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छा छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा वैदेशिक रोजगारका लागि दुबई कतार मलेसिया साउदी अरब लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी छ सय चालिस र अन्ठानब्बे चार सय छप्पन्न सत्र सात सय सिभिल हामी ब्याङ्क लिमिटेड एक्सिस डेभलपमेन्ट ब्याङ्क र सिभिल मर्चेन्ट वित्तीय संस्था बीच सफलतापूर्वक एकता भएसँगै सिभिल ब्याङ्क प्रस्तुत गर्दछ सिभिल मर्जर धमाका एक सय तेइस दिने सिभिल ब्याङ्क मर्जर फिक्स डिपोजिट जसले दिन्छ वार्षिक सात दशमलव शून्य पाँच प्रतिशत ब्याज न्यूनतम मौजदा रु एक लाख मात्र यो योजना केही समयको लागि मात्र सिभिल ब्याङ्क लिमिटेड थिङ्किङ फरवर्ड मुभिङ फरवर्ड गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई कार्यक्रम रोजाइमा लोक भाकामा फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहज र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम रोजाइमा लोक भाकामा तपाईँ पनि आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो दाजु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अजिङ्गरेबाट टिका कुमार चेपाङ टिका जङ चेपाङ अजिङ्गरीतिरको हालखबर के छ टिका जङजी एकदम छ घाम लागिरहेको छ अनि खाजा खानु भयो कि नै ए खाजा खाइसक्नु भयो हुन्छ आज कुन भाका रोज्ने त आज हुन्छ आज क कसको लागि धन्यवाद अनि सिद्धि समूहसँग बस्ने छोरी राममा चेपाङलाई अनि टिकाचम चेपाङ भनेर चिन्ने सबै हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार भने मौला काली गैडा कोटैमा मौला काली गैडा कोटैमा क्या मिठो बोली छ तिनीको लाली होठैमा मौला काली गैडा कोटैमा क्या मिठो Yeah. निकै नै रमाइलो लोकदोहोरी भएका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ अजिङ्गरेबाट आउनुहुने टिकाजङ चेपाङले रोज्नुभएको लोकदोहोरी भाकालाई पृष्ठभूमिमा राख्दा राख्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहाज र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोक भाकाको व्यवस्थालाई सुनिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो शक्तिखोरबाट सूर्य कुमार चेपाङ र अन्तिममा फोन गर्ने साथी अजङ्गरीबाट टिकाजङ चेपाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि यो गीतलाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको यो कार्यक्रमको श्रृङ्खलाबाट म पनि बिदा हुन्छु नमस्कार भइरहोस् धाम र जुनको उज्यालो भइरहोस् म बिनाको गाउँमा रक्षा गर मायालाई हे भगवान् खुसी नै खुसी छ होस् उनी बस्ने ठाउँमा भारतीय आकाश यतिकै रहिरहोस् घर उज्यालो भइरहोस् म बिनाको रक्षा गर मायालाई हे भगवान् खुसी नै खुसी छ होस् उनी बस्ने यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज अर्पण सबैका लागि सधैँका लागि हार्दिक बधाई इस हिमालयन आवासीय